पैतडीको तल्लो सोरानमा फेरि चितुवाको आतंक चितुवाको आक्रमणबाट एक बालिका बेपत्ता आज हरितारीका तीज नारीहरू महादेवको पूजा आजा गर्दै डडेलधुरा सदरमुकाम क्षेत्रमा आयोजित गौरा महोत्सव सम्पन्न टिकापुर घटनाको एक वर्ष बित्दा पनि टिकापुर बजारमा रौनकता आउन सकेन महाकाली नदीमा पक्की पुलको निर्माण पाँच महिनाभित्रै सुरु हुने मन्त्री लेखकको भनाई बझाङका ग्रामीण सड़कको अवस्था अध्ययन गरेर मात्र गाडी चलाउन अनुमति दिइने र दार्चुलालाई खुला दिशामुक्त गर्ने अभियानमा सक्रिय हुन आह्वान धनगढीका अटो रिक्सामा जोर बिजोर प्रणाली लागू गर्ने तयारी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु बैतडीको तल्लो सोराडकी एक बालिका चितुवाले लगेको छ शनिबार बेलुका चार वर्षीय बालिकालाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको छ उदयदेव दुई कफाडीका हिराचन्दकी चार वर्षीय छोरी अञ्जलीलाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभएको छ आगनमा खेल्दै गरी केही बालिकालाई आक्रमण गरी चितुवाले लगेको हो घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्दछ तल्लो शरणमा चितुवाको आक्रमणबाट पाँच वर्ष यता एक्काइस जनाको ज्यान गइसकेको छ भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरी घाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरू भएको धर्मशास्त्रीय मत रहेको पाइन्छ संस्कृत भाषाका अनुसार हरित र आलीका दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ हरितालिका तेइसका सन्दर्भमा हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी भन्ने हुन्छ सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रीय विधि एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताएका छन् निराहार जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताउँदै उनले सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने बताए स्वास्थ्य ठिक नहुनेले गाउँको रोटी मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सक्ने गौतमले बताएका छन् डडेलधुरा सदरमुकाम क्षेत्रको बागबजारमा आयोजित राष्ट्रिय गौरा महोत्सवको समापन गरिएको छ गएको आठ गतेबाट नै गौराका कार्यक्रमहरू शुरू गरिएको भए पनि पन्ध्र गते औपचारिक उद्घाटन गरेर सञ्चालन गरिएको गौरा महोत्सवको आज हिजो समापन गरिएको हो महोत्सवको मुख्य आकर्षणको रूपमा देउडा प्रतियोगिता राखिएको थियो पुरूष तथा महिला देउडा प्रतियोगिता गौरानाच धुमारी भुइचम्पा घुइसम्पा लगायतका कार्यक्रमहरूसँगै महोत्सवको समापन गरिएको हो महोत्सवको समापन कार्यक्रममा महोत्सवमा विभिन्न तबरले सहयोग गर्नेहरूलाई प्रशंसा पत्र प्रदान गरिएको छ यस्तै बालोनास फाग धुमारी चैत गाउनेलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ साथै महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको देउडा प्रतियोगितामा उत्कृष्ट भएकाहरूलाई प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ पुरूषतर्फको देउडा प्रतियोगितामा केशवराज पाण्डे सर्वोत्कृष्ट भएका छन् भने महिलातर्फ कालीदेवी पाल सर्वोत्कृष्ट भएकी छन् देउडा प्रतियोगितामै महिलातर्फ उत्कृष्ट लक्ष्मी रूपारी हुनु भएको छ भने पुरूषतर्फ कर्वीर सिंह ऐर भएका छन् साथै महोत्सवलाई संचार गरी सहयोग पुर्याउने जिल्लाका चारवटै रेडियो र नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई प्रशंसा पत्र प्रदान गरिएको छ केही वर्ष यतादेखि डलेद्वा सदरमुकाम क्षेत्रको बागबजारमा राधाकृष्ण मन्दिर विकास समितिले नियमित रूपमा गौरा महोत्सव आयोजना गर्दै आइरहेको छ टिकापुर घटनाको एक वर्ष बित्दा पनि टिकापुर बजारमा रौनकता आउन सकिरहेको छैन विगतका वर्षहरूमा चाडपर्व आउँदा बजारमा निकै चहल पहल र भीड़भाड़ हुने गरेको भए पनि यो वर्ष विगतको जस्तो चहल पहल देखा नपरेको व्यापारीहरूले बताएका छन् टिकापुरमा रहेको सबैको मनपर्दो स्वर्णिम फोटो स्टुडियोका संचालक महेन्द्र कुमार भण्डारीले चाडपर्व आउँदा महिला तथा युवा युवतीहरू स्टुडियोमा आएर फोटो खिचाउने र इच्छा अनुसार फोटो फ्रेमिङ र डिजाइनिङका लागि ठूलो संख्यामा आउने गरेको भए पनि यो वर्ष पूरै सुनसान रहेको बताउनुभयो गत वर्षको घटनाका कारण व्यापार व्यवसाय चौपट भएपछि टिकापुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरूले व्यापारमा पुनर्ताजगी ल्याउन अबको आउँदो असोज आठमा हुने संघको चुनावी साधारण सभामा सर्वसम्मत कमिटी बनाउन प्रयास गरिरहेको उद्योग वाणिज्य संघका महासचिव ध्रुव खत्रीले जानकारी दिनुभएको छ गत वर्षको टिकापुर घटनाका कारण बजारमा लामो समयसम्म कर्फ्यू लागेपछि त्यहाँका अधिकांश स्थानीय भारतीय सीमा बजार तिकुनियामा किनमेलका लागि जाने गरिरहेका छन् अहिले टिकापुर शान्त हुँदा पनि किनमेलका लागि स्थानीय तिकुनियातिर नै गइरहेको व्यापारीहरूले बताउने गरेका छन् किनमेलका लागि मानिसहरू टिकापुर बजारमा नआउने र टिकापुर घटनाका बारेमा गलत प्रचार भएपछि बाहिरबाट पनि मान्छेहरू घुम्नका लागि नआउँदा त्यहाँको व्यापार व्यवसाय चौपट बन्दै गएको व्यापारीहरूको भनाइरहेको छ टिकापुर घटनाको दोस्रो दिन बजारमा रहेका थारूका घर पसलमा आगजनी गरिएपछि उनीहरू पुरै विस्थापित बनेका छन् वर्ष दिन बित्दा पनि उनीहरू स्थापित हुन सकेका छैनन् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले महाकाली नदीमा पक्की पुलको निर्माण पाँच महिनाभित्रै शुरू हुने बताउनु भएको छ नेपाल प्रेस युनियन कञ्चनपुरले हिजो बिहान भीमतनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले महाकालीमा चार रेनको मोटर चल्ने पुल निर्माणको डीपीआर तयार भइसकेको र सरकारले स्वीकृत समेत गरिसकेकाले पाँच महिनाभित्र टेण्डर आह्वान गरेर पुल निर्माणको काम शुरू हुने बताउनु भएको छ फरक प्रसंगमा मन्त्री लेखकले नयाँ संविधानमा देखिएका असन्तुष्टिलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने भन्दै वर्तमान सरकार त्यसमा लागि परेको बताउनु भएको छ बझाङका सबै ग्रामीण सड़कहरू प्राविधिक हिसाबले गाड़ी चलाउन उपयुक्त नभएको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला यातायात व्यवस्थापन समितिले सड़कको अवस्था अध्ययन गरेर मात्र गाड़ी चलाउन अनुमति दिने निर्णय गरेको छ जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लामा क्रियाशील राजनीतिक दल र यातायात व्यवसायी सहितको यातायात व्यवस्थापन समितिले जिल्लाका आठवटा ग्रामीण सड़कमा गाड़ी चलाउन मिल्ने नमिल्ने भन्ने बारे प्राविधिक सहितको टोलीले स्थलगत अध्ययन गर्ने निर्णय गरेको हो हाल साना सवारी जीप सञ्चालन भइरहेका बीजगढा बुङ्गल बागथला बीजगढा मौरी बगर चौधारी भाडी बगर जय पृथ्वीनगर सुरमा रिठापाटा सुरमा चैनपुर धामीलेक चैनपुर रुवातोला र जडार थामलेक सड़कको अवस्था अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न प्राविधिक सहितको समिति समेत गठन गरेको छ तेत्तीसवटा ग्रामीण सड़क रहेको जिल्लामा हाल आठवटा ग्रामीण सड़कमा गाड़ी सञ्चालन गरिएको छ आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा जिल्लामा भएका तेह्रवटा दुर्घटना मध्ये छवटा जीव दुर्घटना भएका छन् जीव दुर्घटनामा दुईजनाले ज्यान गुमाएका छन् भने पन्ध्रजना घाइते भएका थिए सबै दुर्घटना ग्रामीण सड़कहरूमा नै भएको अस्थायी ट्राफिक प्रहरी पोस्ट बझाङले जानकारी दिएको छ तपाईँ फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्थ वा इन्टरनेटमा Radio Unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ दार्चुलालाई सन् दुई हजार सोह्रभित्र खुल्ला दिशामुक्त घोषणा गर्नको लागि सम्पूर्ण राजनीतिक दल सरकारी तथा गैर सरकारी कार्यालय स्थानीय एवं सरोकारवालाहरू सक्रिय हुन आह्वान गरिएको छ जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय प्रमुख एवं जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सचिव वीर भद्र जोशीले खुल्ला दिशामुक्त अभियानमा सक्रिय हुन आह्वान गरेका हुन् जिल्ला खुल्ला दिशामुक्त घोषणा गर्ने समयावधि नोभेम्बरसम्म मात्रै हो खुल्ला दिशामुक्त घोषणा गर्नको लागि हामीसँग तीन महिना मात्र समयावधि रहेको छ जोशीले भन्नुभयो अब सबै सक्रिय नहुने भने लक्ष्यमा पुग्न सकिँदैन जिल्लाको अझै शिखर गोकुलेश्वर दत्तु व्यास र हालको अपी नगरपालिका खुल्ला दिशामुक्त घोषणा गर्नु बाँकी रहेको छ केही दिन अघि जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको बैठकमा जोशीले सबै निकायले खुल्ला दिशामुक्त घोषणाको लागि पहल गर्नुपर्ने हुने बताउनु भएको हो जिल्लाको खुला दिशामुक्त घोषणा उन्मुख भएका शिखर गोकुलेश्वर दत्तु गाविसलाई भदौ बीस र एक्काइस गति अनुगमन गर्ने निर्णय भइसकेको छ तर दार्चुलाको त्रिदेशीय सीमामा रहेको व्यास गाविस भने खुला दिशामुक्त घोषणा गर्न डिवासीसीलाई नै अन्यलता भएको छ व्यासका स्थानीय छ महिना ब्यास र छ महिना खलङ्गामा बसोबास गर्ने भएको हुँदा शौचालयको अनुगमन गर्ने समस्या भएको डिवास अध्यक्ष एवं स्थानीय निमित्त स्थानीय विकास अधिकारी मदनराज जोशीले बताउनु भएको छ गाविस सोसी मार्फत व्यासको छाङ्गरू र तिङ्करको शौचालयको अवस्था अनुगमन गर्न लगाइने उहाँले बताउनु भएको छ अधिकांश व्यासी सौका समुदायको खलङ्गामा बसोबास रहेका कारण व्यासलाई खुला दिशामुक्त घोषणा गर्दा हुने केही सरोकारवालाहरूले बताएका छन् दार्चुलाको शिखर गोकुलेश्वर र दत्तु गाविसमा सार्वजनिक शौचालय नहुँदा खुला दिशामुक्त घोषणा गर्नमा ढिलाइ भएको छ डडेलधुराको खेल जाने बाटो मर्मत गरिएको छ जिल्ला प्रशासन कार्यालय भन्दा पछाडिपट्टि मर्मत अभावमा जीर्ण बनेको बाटो स्थानीयहरूले स्काभेटर लगाएर मर्मत गरेका हुन् चौध वर्ष पहिले कालोपत्र गरिएको उक्त सड़क बाटोमा एक ठाउँमा सड़कको कालोपत्रे पूरै निस्किएको थियो भने उचित नालीको व्यवस्थापन समेत हुन सकेको थिएन हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजमा टुडी खेलमा मनाउन आवत जावत गर्ने महिला दिदीबहिनीहरूलाई समस्या हुने भन्दै स्थानीयको पहलमा डडेलधुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश साउदले स्काभेटर उपलब्ध गराएर बाटो मर्मत गरिएको हो स्काभेटर उपलब्ध गराई सहयोग गर्ने साउदलाई स्थानीयहरूले धन्यवाद समेत दिएका छन् नगरपालिकालाई बारम्बार मर्मतका लागि आग्रह गरे पनि व्यवस्थाका कारण बाटो झन बिग्रिँदा यातायातका साधनहरू चल्न समस्या भइरहेको र आवत गर्ने व्यक्तिहरूलाई समस्या भएको हुँदा दिन दुर्घटनाको सम्भावना पनि बढ़िरहेकाले बाटो मर्मत गरेको स्थानीय राम ठकुराठीले बताएका छन् उता नगरपालिकाले भने सड़क डिभिजन कार्यालय कुलपातीले मर्मत गर्नुपर्ने बताएको स्थानीय युवा निरज रावलले बताएका छन् विद्युतीय रिक्साको अत्याधिक चापले सड़क आवागनमा अस्वस्था भएपछि धनगढ़ी उपमहानगरपालिका क्षेत्रमा अटो रिक्सा सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरिने भएको छ अटो रिक्साको संख्या बढ्दै जाँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै जान थालेपछि ट्राफिक प्रहरले अटो रिक्सा सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्न लागेको हो यो प्रणाली लागू भएपछि सड़कमा सहज आवत र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास ट्राफिकको रहेको छ केही दिन अघि धनगढ़ी उपमहानगरपालिकामा बसेको अटो व्यवस्थापन सम्बन्धी सरोकारवालाको बैठकमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले राखेको जोर बिजोर प्रणालीमा सरोकारवाला र यातायात व्यवसायी सहमत भएपछि भदौ चौबिस गतिदेखि यस्तो प्रणाली लागू गर्न लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक खडगराज भण्डारीले जानकारी दिएका छन् उनका अनुसार जोर बिजोर प्रणाली लागू भएपछि जोर गतेको दिन जोर नम्बरका अटो र बिजोर गतेको दिन